नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो रेडियो अर्पण एक सय चार थप्लु पाँच समयगाडसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रमुख दलहरू संहिताका विषयमा सहमति नजिक पुगेको दावी गर्नुभएको छ प्रेस युनियन चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति पौडेलले ए माओवादी एकल जातीय राज्यबाट पछि हटिसकेकाले संहिताका विषयमा छिट्टै सहमति हुने बताउनुभयो उहाँले माओवादीले यसअघिको संविधान सभामा एकल जातीय संहिता नमानेको भए संविधान निर्माण भइसक्ने नभनेको भए संविधान निर्माण भइसक्ने उहाँको दावी थियो पौडेलले शासकीय स्वरूपका विषयमा दलहरूबीच अन्तिम समयमा संसदीय प्रणालीमा सहमति हुने बताउनुभयो उहाँले संविधान निर्माणमा देखिएका विवाद एकपछि अर्को गरी टुङ्गिँदै गएको बताउनुभयो उपसभापति पौडेलले एमाले र ए माओवादीका कारण छब्बिसजना सभासद मनोनितमा ढिलाइ भएको बताउनुभयो पौडेलले एमालेको महाधिवेशन र ए माओवादीको पार्टीभित्रको समस्याका कारण मनोनयनमा ढिलाइ भएको बताउनुभयो पौडेलले आगामी माघ महिनासम्ममा संविधान जारी गर्नका लागि राजनैतिक दलहरूले सङ्कल्प जनाइसकेकाले संविधान बन्नुको विकल्प नरहेको बताउनुभयो उहाँले जस्तो सुकै षड्यन्त्रलाई चिरेर पनि संविधान सभाको कार्यतालिका अनुसार संविधान जारी गरिने बताउनुभयो अर्को एक प्रसङ्गमा पौडेलले चितवन क्षेत्र नम्बर चारमा पहिलेको भन्दा बढी मत ल्याएर कङ्ग्रेस विजय हुने दावी गर्नुभयो उहाँले सभापति सुशील कोइरालाले भन्दा बढी मत अहिलेका उम्मेद्वार रामकृष्ण घिमिरेले पाउने बताउनुभयो युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतले नेकपा एमालेको नव महाधिवेशनले संसदीय दलका नेता केपी शर्मा ओली नै सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुने दावी गर्नुभएको छ एमाले पन्ध्र सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरेकाले नै ओली सर्वसम्मत अध्यक्ष बन्ने उहाँको दावी छ नेकपा एमाले प्रचार विभाग चितवनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बस्नेतले महाधिवेशनको अन्तिम समयसम्ममा वरिष्ठ नेता माधव कुमार नेपाल प्रस्तावक र अध्यक्ष झलनाथ खनाल समर्थक रहेर उनलाई अध्यक्षमा चयन गर्ने बताउनुभयो उहाँले अध्यक्ष खनाल र वरिष्ठ नेता नेपाललाई पार्टीको अध्यक्षको वरिष्ठ नेता बनाई सम्मान व्यक्त गर्नुपर्ने बताउनुभयो उहाँले अध्यक्ष खनाल र नेपाल विगतमा पनि अध्यक्ष बनिसकेकाले प्राकृतिक न्यायको हिसाबले ओली अध्यक्ष बन्ने बताउनुभयो नव महाधिवेशनलाई लिएर एमाले नेताहरू एक अर्काप्रति आरोप प्रत्यारोप गरिरहेका बेला युवा नेता बस्नेतले भने आज कसैलाई पनि आरोप लगाउन चाहनु भएन संविधानसभा सदस्यको उपनिर्वाचन आउन अब एक सातामा मात्र बाँकी रहेकाले एक अर्कालाई आरोप लगाए निर्वाचनमा असर पुग्ने भन्दै निर्वाचन प्रचार प्रसारको क्रममा कुनै नेतालाई आरोप लगाउन नपाउने नियम बनाएको अध्यक्ष बस्नेतले बताउनुभयो उहाँले चितवन क्षेत्र नम्बर चारमा प्रधानमन्त्री सुशील कोइरालाले जनताको चाहना अनुरूप काम गर्न नसकेकाले यसपटक एमाले जित्ने दावी गर्नुभयो महिला नेत्री क्षेत्र नम्बर चारकी उम्मेद्वार दिलकुमारी रावल पार्वतीको पक्षमा जनलहर सिर्जना हुन थालेको भन्दै यसपटक एमालेको पक्षमा न नतिजा आउने बताउनुभयो युवा नेता बस्नेतले शीर्ष नेताहरूले असुरक्षित महसुस गरी दुई निर्वाचन क्षेत्रमा चुनाव लड्न पाउने व्यवस्था नै गलत भएको बताउनुभयो उहाँले आगामी निर्वाचनमा यस्तो व्यवस्था हटाउनु पर्ने धारणा व्यक्त गर्नुभयो आर्थिक भारसँगै जनतालाई पनि हैरानी पर्ने भएकाले यस्तो व्यवस्था हटाउनु उत्तम हुने उहाँले बताउनुभयो यसबीच युवा सङ्घका अध्यक्ष बस्नेतले चितवन क्षेत्र नम्बर चारमा असार आठ गते हुने उपनिर्वाचनमा भोट किन्ने षड्यन्त्र हुन सक्ने भन्दै त्यस यसतर्फ चुनावको रहन मतदातालाई आग्रह गर्नुभएको छ नेकपा एमाले चुनाव प्रचार प्रसार समिति चितवन क्षेत्र नम्बर चारले आज बिहान फुलबारीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले भोट किन्नका लागि नोट बाँड्ने षड्यन्त्र हुन सक्ने भन्दै त्यसतर्फ सजग रहन आग्रह गर्नुभएको हो नेकपा एमाले चितवनले असार आठ गते सभा उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर चारमा एमालेको विजय हुने सुनिश्चित देखेकाले निर्वाचन हुन केही दिन बाँकी रहँदा आचार संहिता विपरीतका चलखेल हुन सक्ने भन्दै यसतर्फ सबैको ध्यान आकर्षण गराएको छ एमाले चितवनको प्रचार विभागले भरतपुरमा पत्रकार सम्मेलन गरी सञ्चारकर्मी सुरक्षाकर्मी निर्वाचन लगायतका निकायले यसमा संवेदनशील हुनुपर्ने बताएको हो कार्यक्रममा एमाले जिल्ला अध्यक्ष जगन्नाथ थपलियाले निर्वाचनको दोस्रो चरणका अभियान प्रधान विजय सुनिश्चित देखिएको भन्दै दलित जनजाति सुकुम्बासी बस्तीमा आचार संहिता विपरीतका गतिविधि हुन सक्ने गरी आश्वासन दिएको पाइएकाले सबैलाई सचेत हुन आग्रह गर्दै पत्रकार सम्मेलन गरिएको जानकारी दिनुभयो उहाँले थप भएका पाँच हजार मतदातामा पैँतिस सयको हाराहारीमा एमाले निकटका युवा पाइएकाले पनि विजय सुनिश्चित पार्न सघाउ पुगेको उहाँको दावी थियो चुनावको दिन नजिकिँदै गर्दा ए माओवादी उम्मेद्वार खुसीराम पाखरिनले आफै गीत गाएर आफ्नो चुनावी प्रचारमा जुट्नु भएको छ जनकलाकार पाखरिनले आजभोलि बेलटारीमा गुमानेले सनही बजाउँछ भन्ने गीत गाएर आफ्नो चुनावी प्रचारमा जुट्नु भएको हो आज गीतानगरको उज्जवल नगर चोकमा आयोजना गरिएको कोणसभामा जनकलाकार पाखरिनले आफ्नै लेखन सङ्गीत र स्वरबाट स्वर सङ्कलन गर्नुभएको उक्त गीत ट्र्याकमा गाउनुभएको हो उम्मेद्वार स्वयंले गीत गाएको उक्त कोणसभामा ए नेकपा माओवादीका पूर्व केन्द्रीय सदस्य एवं चितवन जिल्ला सदस्य घनश्याम दाहाल अविनाश जिल्ला सदस्य एम बहादुर परियार लगायतले बोल्नु भएको थियो ए माओवादी जिल्ला सदस्य प्रताप गुरुङका अनुसार आज बिहान कोणसभा गरी सुरु गरेको घर दैलो कार्यक्रम गीतानगरको चम्पानगर देवनगर बरमपुरी पृथ्वीनगरमा घर घरमा पुगेर गरिए घर दैलो गरिएको थियो चितवन क्षेत्र नम्बर चारमा आगामी असार आठ गते हुने संविधान सभाको उपनिर्वाचनमा एकीकृत माओवादीका उम्मेद्वार खुसीराम पाक्रिनलाई विजय गराउन उक्त क्षेत्रका टोल टोलमा चुनावी अभियान जारी छ आफ्नो माग भरतपुर नगरपालिकाले सम्बोधन नगरेको भन्दै चितवनको एकमात्र फलफुल तथा तरकारी थोक व्यवसायी चरणबद्ध सङ्घर्षका कार्यक्रमसहित आन्दोलनमा उत्रिएका छन् व्यवसायीले आज पनि आन्दोलनको कार्यक्रम अन्तर्गत बिहान आठ बजेदेखि साँझ छ बजीसम्म थोक बजार पूर्ण रूपमा बन्द गरी बिहान साढे नौ बजेदेखि दिउँसो बाह्र बजेसम्म नगरपालिका धर्ना नगरपालिकामा धर्ना दिएका छन् टेन्डर आह्वान गरेसँगै व्यवसायले विरोध गरेसँगै नगरपालिका जिल्लाका राजनैतिक दल तथा उद्योग वाणिज्य सङ्घबीच भएको वार्ता बिना निष्कर्ष टुङ्गिएपछि व्यवसायीले आन्दोलनको कार्यतालिका सार्वजनिक गरेका हुन् बजार सञ्चालनका लागि नगरपालिकाले गरेको टेन्डर आह्वान विरुद्धमा थोक बजारका व्यवसायले विरोध जनाएका हुन् भरतपुर नगरपालिका उपना उपमहानगरपालिकातर्फ उन्मुख भए पनि नगरपालिकाले नारायणगढ क्षेत्रलाई फलफुल तथा तरकारी निषेधित क्षेत्र बनाउन लागेको फलफुल तथा तरकारी थोक व्यवसाय सङ्घका अध्यक्ष थिरप्रसाद धिदालले आरोप लगाउनुभयो चितवनका दुई दलित महिला सभासदलाई आज पश्चिम चितवनको फुलबारीमा सम्मान गरिएको छ श्रीपुर दलित समाजसेवा क्लब फुलबारीले संविधान सभामा समानुपातिकतर्फका चितवनवासी विष्णु परियार र शिवकुमारी गोतामेलाई पञ्चे बाजाले स्वागत गर्दै सम्मान गरेको हो सो अवसरमा सभासद दोय परियार र गोतामेले दलित समुदायको पक्षमा संविधान लेखन कार्यमा सहयोग पुर्याउने बताउनुभयो संस्थाका अध्यक्ष मेनबहादुर परियार थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देवेन्द्र राउत कल्पना नेौपाने लगायतले बोल्नु भएको थियो चितवनको पहिलो आइपिएम भिलेज बनाउने तयारीमा रहेको मङ्गलपुर गाविसको सम्पूर्ण तयारी पुरा भएको छ गाविसलाई आइपिएम भिलेज बनाउने तयारी पुरा भएको आइपिएम सहजकर्ता रामकुमार बस्ताकोटीले जानकारी दिनुभयो जिल्ला आइपिएम कृषक सङ्घ चितवनको आयोजनामा आज भरतपुरको रामपुर माविमा विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम समेत गरिएको छ रासायनिक विषादीको प्रयोगले मानिसको स्वास्थ्यमा पर्न जाने असरको बारेमा विद्यार्थीहरूबाट लान सकेको खण्डमा थप कार्य सफल हुने विश्वास उद्देश्यका साथ कार्यक्रम गरिएको हो कार्यक्रममा हाम्रो वरपर रहेका वनस्पतिहरूबाट नै विभिन्न किसिमका रोगहरूको औषधिको रूपमा प्रयोग गरी तरकारी बालीहरूमा लाग्ने रोगको निदान गर्न सकिने बताउँदै रङका आधारमा नै विषादीको पहिचान हुने सहजकर्ता बस्ताकोटीले बताउनुभयो बढ्दो रासायनिक मलको प्रयोगमा रोग र स्थानीय स्तरमा पाइने प्राङ्गारिक मलको प्रयोगमा जोड दिने उद्देश्यले कार्यक्रम विद्यालय स्तरमा नै प्राथमिकता दिएको जिल्ला आइपिएम कोषाध्यक्ष रमा ढुङ्गानाले बताउनुभयो चितवन उद्योग सङ्घको आयोजनामा आजदेखि खैरनी नगरपालिकामा प्लास्टिक जन्य फोहोरबाट हस्तकला बनाउने तालिम सुरु भएको छ लघु घरेलु तथा साना उद्योग कोष र नेपाल घरेलु तथा साना उद्योग महासङ्घको सहयोगमा सुरु भएको तालिम सात दिनसम्म चल्नेछ तालिमको एक कार्यक्रमका बीच नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय सदस्य एवं क्षेत्रीय सचिव ताराप्रसाद पौडेलले उद्घाटन गर्नुभयो सो अवसरमा बोल्दै पौडेलले प्लास्टिक जन्य फोहोरले वातावरण प्रदूषण गर्ने भएकाले पुनर्प्रयोग पुनः प्रयोग गरी आय आर्जन समेत गर्न सकिने भएकाले यो तालिमले वातावरण प्रदूषण रोक्दै व्यवसायमा लाग्न उत्प्रेरणा मिल्ने बताउनुभयो प्लास्टिकबाट बन्ने हस्तकलालाई वृहत रूपमा लगि व्यवसायीकरण गर्नुपर्नेमा उहाँको जोड थियो खैरहरी नगरपालिकाका तेइसजना महिला सहभागी तालिममा गीता सिंहले सहजीकरण गर्नुहुनेछ तालिम उद्घाटन कार्यक्रममा स्मारिका महिला बचत तथा ऋण सहकारी संस्था खैरनीकी अध्यक्ष कमला रोका चितवन उद्योग सङ्घकी कार्यसमिति सदस्य प्र मा श्रेष्ठ चितवन उद्योग सङ्घका कार्यक्रम अधिकृत युग अवस्थी सङ्घका कार्यालय सचिव गोविन्द पौडे लगायतले शुभकामना मन्तव्य राखेका थिए उद्घाटन कार्यक्रम चितवन उद्योग सङ्घका गोष्ठी सेमिनार संयोजक सूर्यप्रसाद नेउपानेको अध्यक्षतामा भएको थियो तेह्रौँ बाल श्रमिक विरुद्ध दिवसको अवसरमा रत्नगरमा आयोजना गरिएको चित्रकला तथा निबन्ध प्रतियोगिताको विजेताहरूलाई आज पुरस्कार वितरण गरिएको छ सामुदायिक सेवा केन्द्र रत्नगरको आयोजना तथा रत्नगर नगरपालिका र युनिसेफ नेपालको सहयोगमा प्रतियोगिता भएको थियो कार्यक्रमका प्रमुख अतिथि रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठले विजेताहरूलाई पुरस्कार वितरण गर्नुभयो प्रतियोगिता अन्तर्गत चित्रकलातर्फ प्रथम पशुहाट केन्द्रका सुस्मिता दराई द्वितीय नेपाल समावि केन्द्रका माया लामा तृतीय देवौली केन्द्रका सत्तार खान र सान्त्वनातर्फ सन्देश लामा नेपाल उच्च मावि केन्द्र शमसुद्दिन आलम देवौली केन्द्र र सिर्जना पर्जा बालुवाटार सान्त्वना भएका थिए साथै निबन्धतर्फ प्रथम रमाइलो बस्ती केन्द्रका प्रेमबहादुर माझी द्वितीय पशुहाट केन्द्रका अञ्चना कुमाल र तृतीय नेपाल उच्च महावि का केन्द्रका माया लामा भएका थिए विजेताहरूलाई शैक्षिक सामग्रीसहित नगद पुरस्कार वितरण गरिएको केन्द्रकी कोषाध्यक्ष पार्वती नेपानेले जानकारी दिनुभयो पुरस्कार वितरण कार्यक्रममा रत्नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विश्वराल टोल विकास संस्था नगर समन्वय समिति रत्नगरका अध्यक्ष बाबुराम गौतम सिएफएलजी प्रतिनिधि विमला दुवाडी कार्यक्रम संयोजक पार्वती नेपानी इलाका प्रहरी कार्यालय प्रमुख टिका बहादुर कार्की लगायतले मन्तव्य राख्नु भएको थियो केन्द्रकी कोषाध्यक्ष पार्वती ज्योति स्वागत मन्तव्य तथा सचिव श्याम बराले सञ्चालन गर्नुभएको कार्यक्रम अध्यक्ष भूपेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भारतीय एसएसबी फोर्सले फेरि नवलप्रासस्थित स्थित सुस्ताको भूभागलाई अतिक्रमणको प्रयास गरेका छन् सीमा क्षेत्रमा रहेका भारतीय सुरक्षाकर्मीहरू सुस्तामा प्रवेश गरेर स्थानीय बासिन्दालाई हप्ता दिनदेखि शास्ति दिने गरेको स्थानीयवासीले गुनासो गरेका छन् अतिक्रमणको प्रयास भएपछि सुस्तामा रहेको सशस्त्र सीमा सुरक्षा बेस क्याम्पले भारतीय एसएसबी फोर्सलाई बोलाएर समाधानको प्रयास गरे पनि विवाद भने साम्य हुन सकेको छैन नेपाली भूमिलाई आफ्नो भन्दै उनीहरूले फेरि करिब एक सय बिघा जमिन अतिक्रमणको प्रयास गरेका छन् हप्ता दिनदेखि एसएसबी फोर्सले पक्ली हवाको टाँटीदेखि रामनगर हुँदै आउने पाँच नम्बर ठोकरको टापुलाई भारतीय भूभाग भन्दै विवाद निकालेर त्यहाँ गएका किसानलाई लखेट्ने गरेको स्थानीय गोपाल गुरुङले बताउनुभयो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ एसएलसी परीक्षाको नतिजा सन्तोषजनक बनाउन केमा सुधार गर्नुपर्ला ए परीक्षा प्रणाली बेसिक्षण सिकाइ क्रियाकलाप र सी पाठ्यक्रम र भौतिक सामग्री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 तिरचालीस ट्राफिक खबरसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ तपाईँको गाउँठाउँमा कुनै घटना दुर्घटना घटेका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गरिदिनुहुन्छ भने हामीलाई जानकारी गराउनुहोला जानकारी गराउने हाम्रो फोन नम्बर हो शून्य छपन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी तिन सय तिस फ्याक्स नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय एकतिस तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला इमेल ठेगाना हो radio Arpan news at Gmail dot com हवस्तर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज खनाल लाग्न चाहन्छु नमस्कार यस अर्पण स्थानीय समाचारको साथ